you oh, यो गनाला

खुसी तिमीलाई पाएर माया तिम्रो गुण लायो यो गुणालाई तेरो फेरि यो जुनी मन तिर्न सके गुण अर्को जुनी आउँछु फेरि म सधैँ छत खाएर म त खुसी तिमीलाई पाएर माया तिम्रो गुण लायो यो गुणालाई तेराउ केरीमा यो जोनीमा नतिर्न सकेको अर्को जोनी आउ